नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै म अच्युत किमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी एउटा कथा लिएर आइपुगेका छौं आज जोगवीर चन्द्र भण्डारीको कथा सपनाको वाचन श्रुति सम्वेकमा गर्नेछौं एक श्रृङ्खलामा पूरा हुने सपना कथा कथाकार जोगवीर चन्द्र भण्डारीले लेख्नु भएको कथा हो अब श्रुति सम्वेगमा यही कथा वाचन हुन्छ सेतो भित्तामा निलो फुलबुट्टा भएको कुर्ता सुरुवाल त्यसमाथि निलै किनारा भएको सेतो सल नाकमा नथी बायाँ हातमा गुलाबी रङको बाला र दायाँ हातमा हरियो चुरा लगाएकी उसले मेरो सोधाइ भुइँमा खस्न नपाउँदै भनी सपना मैले सोधेको थिएँ बहिनीको नाम के हो नि गाजरो आँखा गुलाबी ओठ सलक्क परेको नाक लामो कपाल भएकी ऊ त्यस्तै बिस एक्काइस वर्षकी हुँदियो लजाउने तर चञ्चल स्वभावकी लाग्थे दायाँ गालामा देखिने डिम्पलले अझ राम्री देखिएकी थिए मात्र केही क्षणको भेटघाटपछि मैले उसको नाम सोद्धा उसको आँखा मेरो आँखामा अड्किएको थियो लाजले होला शिर थोरै झुकेको थियो पहिलो भेटमै अपरिचित व्यक्तिलाई आफ्नो मन सुम्पिएको आभास मुहारमा झल्किएको देखिन्थ्यो वास्तवमा म अपरिचित थिएँ उसका लागि ऊ पनि मेरा लागि अपरिचित नै थिए केही समयको रमाइलो भेटघाटपछि हामी छुट्टियौँ म मेरो साथी दीपकको बहिनीको विवाहमा सिमले गएको थिएँ बेहुली अन्माएपछि साथीको आग्रह नकार्न नसकेर एक दिन त्यहीँ बस्ने निर्णय गरेँ हामी छुट्टिए पनि ऊ मेरो आँखाबाट हराएकी थिएन उसको कल्पनामा हराउँदा हराउँदै कति बेला निधाएछु पत्तै भएन सहेला दादा चिया तयार भयो उठ्नुहोस् न बाहिरबाट आएको आवाजले मेरो निद्रा टाढा भाग्यो ढोका खोलेँ ढोका बाहिर दिपककी बहिनी दिपा खाना लिएर उभिएकी थिए मोबाइलमा हेरेँ बिहानको साढे सात बजेको रहेछ दिपाले चियाको बाहनामा मजाक गरेकी रहेछ खाना टेबलमा राखेर उसले मलाई जिस्काई म त्यस्तै बाह्र तेह्र वर्षकी हुँदियो हँसिली रमाइली केटी त्यसै त मेरो ढिला उठ्ने बानी त्यसमाथि आज अलिक बढी नै सुतेछु म फ्रेस हुनको लागि धारातिर लागेँ बाहिर खाटमा दिपा र सपना पनि सँगै रहेछन् मलाई सपनाको सामान्यबाट शौचालय जान अलि असजिलो लाग्यो उसले पनि बुझिसकेर ऊ भित्र गई अनि म शौचालय छिरे दिपालाई आमाले कराउँदै भन्नुभयो बाबुको खाना सेलाइसक्यो तताएर लगिदिए हस्म तताएर दिन्छु दिपा बोली मैले भने पर्दैन पर्दैन तातै होला मेरो कुरालाई व्यवस्था गर्दै दिपा र सपना खाना तताउन लागे म कौशीतिर उक्ले उनीहरूसँग केही क्षण हँसी मजाक गर्ने सोचले खानामा सहभागी हुन अनुरोध गरे उनीहरूले मानेनन् बरु खाउन्जेल गफ गर्न राजी भए म नजानिदो पाराले सपनालाई आकर्षित गर्ने कोसिस गर्दै थिए लाग्थ्यो ऊ पनि त्यही जान्थे मेरो बोली सुनेर र हावभाव देखेर ऊ खुसी भएको अनुमान लगाए ऊ दिपा र मेरो आइफोनमा भुलेकीले मलाई अझै सजिलो भएको थियो अबुई खाना खानुहोस् न चिसो भइसक्यो उसको बोलीले म झस्केँ मैले पनि हाँस्थेँ भने तिमी पनि खाऊ न मैले खाएर के उसले एकै सासमा भने मलाई सपनालाई अझै जिस्काउन मन लाग्यो मैले थपेँ तिमीले अलिकति पनि खाइनौ भने फेरि मेरो बानी थाहा होला तिमीले टुनामुना पो गरेकी छौ कि म जस्तो सोझो मान्छेलाई हो हँस्यभन्दा पनि सोझो दिपा बोली सपना लाजले राति भई यति बेला ऊ अझ राम्री देखिएकी थिए बाख्रा कराइरहेको छ घाँस हाल्नु पर्दैन बाहिरबाट आमाको कर्कस आवाज आयो यिनीहरूको कामै कराउने हो भन्दै दिवा बाहिर निस्की सपना पनि उसकै पछि लागि मैले खानालाई अरू चिसो हुन दिइनँ यति बेलासम्म दीपक पनि आइसकेको थियो उनी मलाई सिमले त्यस वरपरको गाउँहरू घुमाउन चाहन्थ्यो रमाइलो हुन्छ भनेर गाउँमा अरू साथीहरू बोलाउन गएको रहेछ बिहानको दस बजे हामी चारजना तीनवटा मोटरसाइकल चढेर उकालो लाग्यौँ दीपकसँगको पहिलो च्याटमै मैले पहाडको कच्ची बाटोमा बाइक चलाउन हिउँमा खेल्न चिसो ठाउँको आलु उसिनेर खान साह्रै मनपर्ने कुरा बताएको थिएँ मेरी रहर पूरा गर्न उसले सबै व्यवस्था मिलाएको रहेछ यद्यपि म पनि पहाडकै हुँ यसअघि यस्तो रमाइलो अवसर जुरेको थिएन साना ठुला टेढामेढा ढुङ्गाहरू कतै चिप्लो कतै उकालो र अप्ठ्यारो बाटो जति नै रहर भए पनि मैले मोटरसाइकल चलाउन सकिनँ त्यसैले म दीपकको पछाडि नै बसेँ करिब बिस मिनट उकालो छोडेपछि थल डाँडा भन्ने ठाउँमा पुगेर रोकियो जहाँबाट धारपा र कर्थली जाने कच्चा मोटर बाटो छुट्टिएको थियो अर्को बाटो एउटा गोरेटोमाथि डाँडातिर लागेको थियो एउटा बुढो पिपलको रुख अनि त्यसको फेदीमा लहरै बिछ्याइएका ढुङ्गाहरू जुन मोटर बाटो बन्नु अघिको चौतारी रहेछ मैले आफ्नो झोलाबाट क्यानन अठार पचास बिनोकुलर दुर्बिन निकालेँ हामीले दुर्बिनबाट चारैतिरका दृश्यहरू हेऱ्यौँ धार्मिक स्थल लाटुलाई सिरानी बनाई चोकटी बुङ्गाथली अनि लुङ्गुरपा लहरै सुते चाहिँ लाग्थ्यो माथिदेखि पोखरे खाजिलुङ बेते पातले अनि धुस्कुन आदि गाउँहरू पनि सयपत्री फुले चाहिँ फक्रिएका थिए सबैभन्दा तल चाहिँ बुधेपा र सुनकोशी बजार थियो अर्कोतिर घोर्थली कर्थली र सिम्ले धारपा र पालातीलाई पिठ्यौँ बनाएर उभिएका थिए सिंहको राम्से अलग्गै खडा थियो त्यसैतिर मानेश्वरा खिपिङ घुमाङ माथितिर घुमथाङको डाँडा हिमालको काखमा चाहिँ लाग्थे चारैतिरका अग्ला डाँडाहरू हिउँदे हिउँले सेताम्बे भएका थिए बारबिसी बजार चाहिँ सबैतिरको केन्द्र थियो यी क्षेत्रहरू अति नै सुन्दर अनि मनमोहक पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना बोकेका थिए मैले दूरबीन पुनः सिम्लेतिरै घुमाएँ अनि जुम बटम दबाएँ दीपकको घरलाई केन्द्र बनाएँ फेरि जुम गर्दै हेरेँ सपना अझै आँगनमै थिए ऊ केही भन्दै थिए मैले प्रस्ट्याउन सकिनँ खै किन हो सपनाप्रति मेरो चाह बढ्दै थियो म घरिघरि भावनामा डुब्थेँ कल्पनामा हराउँथेँ उसलाई देखेको बल्ल तीन दिन हुँदै थियो तर बारम्बार ऊ मेरो आँखामा आइरहेकी थिए यात्राले पुनः गति लियो अलि तेर्सो र सजिलो बाटो आएकाले मैले पुनः मोटरसाइकल चलाउन सुरु गरेँ बाटोमा हामीले अमला सुन्तला भोगटे साँधेको निबु आदि खाएर खुब मजा लियौँ मोटरसाइकल गोर्थलीमै राखेर लगभग दुई घण्टा जति हिउँसँग खेल्दै पैदलै हिँडेर दोलन्सा पुग्यौँ त्यहाँ दीपकले चिनेको मान्छेहरू पनि रहेछन् हामीलाई अति नै राम्रोसँग स्वागत गरे जुन फूलमालाले नभई मिठो बोली र खानपानको थियो चिसो अत्यन्त बढेकोले उसिनेको आलु नुन र घिउ हालेको चिया अनि चौरीको दुध खायौँ यस्तो खाने अवसर मलाई योभन्दा पहिले कहिले मिलेको थिएन एकाध ठाउँमा कोदो फाफर र गहुँ खेती भए पनि अधिकांश ठाउँमा आली खेती हुँदो रहेछ ती शेर्पा बाजेले भन्दै थिए हामी त आलुकै भात आलुकै तिउन र आलुकै अचार खाएर हुर्केका मान्छे भेडा र चौरी पालिने त्यो ठाउँमा चौरीको दुधको मोहीबाट छुर्पी पनि बनाइदो रहेछ बिस्तारै दिन ढल्दै थियो हामी पनि केही आलु छुर्पी र दुईटा कुखुराको भाले लिएर त्यहाँबाट फर्क्यौँ साँझको सात बजेतिर सिमली आइपुग्यो सपना अझै दिपकको घरमै रहेछ म मनमा नै खुसी भएँ दिनभरि अथाह रमाइलोको मजा लिए पनि मेरो मानसपटलमा सपना नै नाचिरहेकी थिए पेटमा खाली ठाउँ थिएन आमाले कर गर्नुभएकोले हामीले थोरै खाना भने खायौँ सपना चुलो नजिकै खाटमा बसेर मलाई एकटक्कै हेरिरहेकी थिए भने दिपा अनिदो भएर उसँगै बसेकी थिए ओइ सप्ने रात छिप्पिसक्यो त दिपासँगै सुत त घर गए सुत्ने नै त हो नि आमाले भन्नुभयो होइन म घरै जान्छु सपना बोली उसलाई जाने मन पटक्कै थिएन जुन उसको अनुहारको भावमा प्रष्टै झल्किन्थ्यो आज यतै बस दीपकले पनि आग्रह गर्यो सपनाले भने आमाले गाली गर्नुहुन्छ दिपकले सपनाको आमालाई फोन गरेर भन्यो काकी आज सपना यतै बस्छे तपाईँ खाना खाएर सुत्नुहोस् है हुन्छ बाबु हुन्छ सपनाकी आमाले सहमति जनाउनु भयो सपना भित्रभित्रै खुसी भए अनि म झन् ऊभन्दा बढी खुसी भएँ बाबुलाई थकाइ लाग्यो होला सुत्ने बेला पनि भयो माथि नै गएर आराम गर्नुहोस् दिपकको आमाले भन्नुभयो आमाको कुरा सिरोपर गरी हामी माथि कौसीमा उक्ल्यौँ आमालाई के थाहा सपना यहीँ बस्ने खुसीले मेरो निन्द्रा तन्द्रा सबै भागेको छ सपनालाई हेरेकै भरमा म कैयौँ प्रहर बिताउन सक्थेँ उसको त्यो तेजस्वी मुहार अरू त पक्क बलेको आभास भयो कौसीमा दुईवटा कोठा थियो भने बीचमा सानो खाली ठाउँ थियो जहाँ एकातर्फ काठको टेबल त्यसमाथि एक्काइस इन्चको बक्स टिभी राखिएको रहेछ अर्कोतर्फ बाहिरपट्टि फर्काएर ठूलो स्पिकर तलकै पुस्तकहरू अनि कलमदानीले सजाइएको थियो टिभीको सिधा अघिल्तिर दुईवटा कुर्सी र परालको गुन्द्रीले भुइँ ढाकिएको थियो हामीहरू सबैजना एउटै कोठामा बस्यौँ केही क्षण गफ गफ भयो त्यहीँ गाउँको बारेमा जहाँ हामी दिउँसो घुमेका थियौँ र दूरबिनबाट हेरेका थियौँ ओ दाई अब त सुरु भइसक्यो पख्न अझै तिन मिनट बाँकी छ दिपा र दिपकको यो संवाद मैले बुझ्न सकिनँ पछि थाहा पाएँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुने कार्यक्रम श्रुति सम्वेकको रहेछ प्रस्तुताले अत्यन्त मिठो आवाजमा कार्यक्रम सुरु गरे मंगलबारको त्यो साँझ भुवनरी सिग्देलको उपन्यास जदौ मालिकको कुनै भाग बजिरहेको थियो जहाँ हरि भन्ने पात्रले सिगरेट भन्ने पात्रलाई राजापुर भन्ने ठाउँमा जमिनदार प्रताप ध्वजको अत्याचारको विद्रोह गर्न सल्लाह दिइरहेको थियो एउटा खाटमा बसेका थियौँ दीपक अर्को खाटमा र आमा बाहिर कुर्सीमा हुनुहुन्थ्यो कोठाको बत्ती निभाएर दिपाले रेडियोको भोलुम अलि ठूलो पारी पछि वरिपरिका छिमेकीले पनि सुन्दा रहेछन् भन्ने थाहा भयो कथालाई बीचबीचमा रङ्गीसारी गुलाबी चुनरिया भन्ने हिन्दी रागले सजाइएको थियो जसले गर्दा प्रस्तुति निकै आकर्षक लाग्थ्यो राजापुर एउटा उदाहरण मात्र हो यो समस्या सिङ्गो नेपालमा छ हरेक ठाउँमा सोझा र निमुखाहरू थिचोमिचोमा परेका छन् जमिनदार व्यापारी र समाजका अगुवा बनाउँदा राजनीतिकर्मीहरूले आफ्नो चाकडी गर्नेलाई थोरै चारो हाली विकासको नाममा आएको बजेट आफ्नै पोल्टामा हालेका छन् पछिल्लो समयमा सामाजिक सञ्जालले गर्दा यस्तो गतिविधिमा केही कमी आए पनि निर्मूल भने भएको छैन मेरो मनमा यस्तै विचारहरू आए मेरो हात भने सिरकमुनिबाट सपनाको हात र औँलाहरू खेलाउँदै त्यो मौनता र अन्धकारको गलत फाइदा उठाइरहेको थियो सपनाको हात मेरो स्पर्शले तरङ्गित भई पसिनाले भिजेको थियो सबैजना कथामा डुबिरहेका थिए बिस्तारै सपना र म त्यो माहौलबाट टाढा भयौँ उसको टाउको मतिर लग्यो दिपाको आँखा छलेर मैले उसको कपाल र टाउकोमा चुम्बन गरेँ ऊ अलि हच्की उसको हात कसिलोसँग समातेर हातमा पनि चुम्बन गरे ऊ पनि बिस्तारै मेरो ज्यादती सहँदै मलाई अझै हौसाइरहेकी थिए हाम्रो धड्कन तेज भयो श्वास रोकिएको थियो मेरा हरकतहरू यसरी बढ्दै थिए कि कहीँ मैले आफैलाई बिर्सने पो हो कि भन्ने डर लाग्न थाल्यो मैले आफैलाई संयमित बनाएँ इन्द्रियहरूलाई नियन्त्रित गर्ने कोसिस गरेँ यति बेलासम्म कथाको सार सकिएको थियो दिपा रेडियो बन्द गरेर बत्ती बालेर ओछ्यान मिलाउन थाली मलाई पटक्कै निदाउन मन थिएन दिपाकी आमा सुत्न जानुभयो कार्यक्रम श्रोति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको कथाको शीर्षक सपना यो कथा हामीले कथाकार जोगवीर चन्द्र भण्डारीको कथा श्रुति सम्वेकमा वाचन गरिरहेका छौं यो कथाको बाँकी अंश लिएर केही बेरमा फेरि आउनेछौं उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका एक भन्दा बढी रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ उज्यालो अनलाइन डट कम र मोबाइलमा उज्यालो एप्लिकेशनबाट पनि यो कार्यक्रम सुन्न र फुर्सदका बेला डाउनलोड गर्न सकिन्छ श्रुति सम्वेकमा आज हामी जोगवीर चन्द्र भण्डारीको कथा सपनाको वाचन सुनिरहेका छौं अब यो कथाको बाँकी अंश वाचन सुनौ जाऊं मेरो में बलिहारी यति बेलासम्म कथाको सार सकिएको थियो दिपा रेडियो बन्द गरेर बत्ती बालेर ओछ्यान मिलाउन थाली मलाई पटक्कै निदाउन मन थिएन दिपाकी आमा सुत्न जानुभयो दिपकले भन्यो धेरै थाक्यो होला सुत अब म पनि सिरानीलाई भित्तामा राखी त्यसैमा अडिएसिएर बसिरहेँ जाडो अत्यन्त भएकाले दिपाले ठुलै ब्ल्याङ्केट ल्याए दिपा एकापट्टि र सपना अर्कोपट्टि अनि म बीचमा थिएँ मैले मेरो मोबाइलको ग्यालेरीबाट फोटोहरू देखाउँदै गफ सुरु गरेँ दादा यो घर कति तलाको दिपाले सोधी एक सय त्रिसठी तलाको दिपाको सोधाईको जवाफ दिँदै म फेरि एकपटक अतीतका पाना पल्टाउन पुगेँ श्री महेन्द्र प्रताप माविबाट एसएलसीसम्मको पढाइ पूरा गरेँ आरआर मानविकी क्याम्पसमा भर्ना भई इतिहास विषयमा बिएडसम्म अध्ययन गरे आफ्नो देश छाडेर कहिले विदेशी भूमिमा श्रम बेच्दिन भन्ने सोचाइकमा अडिक मैले बजारमा जताततै खुलेको डिभी र इडिभी e कहिल्यै भरिन खाडी मुलुक जाने त सोचाइ समेत आएन बिएडको प्रमाणपत्र लिएर सडक गल्ली गल्लीमा घुमे पत्रिकाको विज्ञापनहरूको पछि लागे विभिन्न व्यावसायिक विषयको प्रमाण लिए हिँड्नेहरू बेरोजगार थिए म इतिहास पढ्नेलाई काम कसले दिन्थ्यो र शिक्षण पेसाको लागि पनि कोसिस गरे नेपाल सरकारले इतिहास विषय नै खारेज गरेर मेरो सपनामा तुसरापात गरिदियो घरको आर्थिक अवस्था कमजोर र काँधमा जिम्मेवारी परेकाले अन्तत आफ्नो सोचाइ बदले विक्रमसम्म दुई हजार चौसठी साल पुज तिस गते युनाइटेड अरब इमिरेट्सको दुबईमा आफ्नो श्रम बेच्न पुगे माघ महिनामा पनि पसिना छुट्ने गर्मी असजिलो भाषाको कारणले सुरुका केही महिना धेरै समस्या झेल्नु परे पनि पछि बिस्तारै बानी पर्यो एघार सय दिराम तलबबाट सेल्स काम सुरु गरे कामप्रतिको लगाव र इमान्दारिताले गर्दा अढाई वर्षपछि सुपरभाइजर र पाँच वर्षपछि म्यानेजर पदमा बढुवा भए तलब पनि बढेर सात हजार दिराम भइसकेको थियो सिंगल अपार्टमेन्ट गाडी लगायतका धेरै सुविधा र मभन्दा तल काम गर्नेहरू चौबिसजना थिए कम्पनीको हिसाबमा पारदर्शिता नदेखिएपछि केही म्यानेजरहरू टर्मिनेट भएका थिए जुन मेरो लागि नयाँ अवसर बनेर आयो केही समय मभन्दा पुराना र सिनियर साथीहरू मसँग रुष्ट पनि भए पछि उनीहरू नै मेरा हितैषी भन्न पुगे हरेक हप्ताको छुट्टीमा कम्पनी र बाहिरको साथीहरू लिएर महिनाको तीन हप्ता हामी घुम्न निस्कन्थ्यौँ अनि चौथो हप्ता चाहिँ बीचमा गएर पौडी खेली समुद्रको पानी र सनबाथको मजा लिन्थ्यौँ कहिलेकाहीँ साथीहरूसँग लङ ड्राइभ पनि गइन्थ्यो दुबईको अन्तर्राष्ट्रिय मान्यता प्राप्त रोडहरूमा लङ ड्राइभको मजा छुट्टै छ फुजेरा डिब्बा अलयन हत्ता र अबुधाबी हाम्रो गन्तव्य हुन्थ्यो ड्राइभमा रुचि राख्ने मलाई लाइसेन्सको सम्पूर्ण खर्च र निशान पेट्रोल कार समेत कम्पनीको तर्फबाट मिलेको थियो यी एघार वर्ष बीचमा मैले काठमाडौँ र धुस्कोन दुवै ठाउँमा पक्की घर बनाए अझै भनौँ वर्गबाट मध्यम वर्गमा रूपान्तरित भइसकेको थिएँ गहुँगोरो वर्ण पाँच फिट पाँच इन्चको छरितो शरीरलाई जिम गरेर अझ सुगठित बनाइदिएको थिएँ मलाई जो कोहीले पनि छब्बिस भन्दा माथिको ठान्दैनथे जाऊं मैं धोबे बरिहारी दादा कता हराउनु भयो दिपाले मलाई हल्लाउँदै बोली म झसङ्ग भएँ उनीहरूलाई फोटो देखाउँदै गर्दा म कतै भावनामा डुबेछु अनि यो चाहिँ कस्तो बस हो नि मेरो मोबाइलको फोटो हेरेर उसले मलाई प्रश्न गरे यसलाई वाटर बस भनिन्छ यो पानी र जमिन दुवै ठाउँमा चल्छ उनीहरूले दुबईको बारेमा जान्ने इच्छा राखेकोले मैले बताउन सुरु गरे सन् उन्नाइस सय एकहत्तरमा दुबई युनाइटेड अरबको हिस्सा बन्यो हामीले सुन्ने गरेको युएईभित्र Abu Dhabi Dubai Sharjah Ajman Umm Al Quwain र सलेखमा सल्खेमा अनि फुजेरा गरी सात अलग अलग राज्य र राजाहरू छन् सन् उन्नाइस सय एकात्तर बहत्तरमा यी राज्यहरूको संयुक्त राष्ट्र संघ बन्यो त्यसपछि विदेशीहरूको लगानी भित्राउन सजिलो बनाइयो जसले गर्दा विकासले यति छिटो गति लियो कि अहिले विश्वका धेरै अचम्मका तथ्याङ्कहरू यिनका पोल्टामा छन् युएईको सबैभन्दा विकसित राज्य दुबई जहाँ एक सय सत्र देशका मानिसहरू प्रत्यक्ष बसोबास गर्छन् आठ सय तीस मिटर अग्लो टावर बुर्ज खलिफा विश्वकै सबैभन्दा ठूलो दुबई मल सतहत्तर तलाको होटल जेडब्ल्यू म्यारियोट मर्क्युस चौहत्तर दशमलव छ किलोमिटर चालकरहित मेट्रो विश्वकै धेरै फूल भएको मिराकल गार्डन आदि गिनिज बुकमा रेकर्ड भएका छन् तारे मान्यता पाएको hotel Burj Al Arab global village Dubai park desert safari लगायतका आकर्षकहरू धेरै यस्ता ठाउँहरू छन् जहाँ मान्छेहरू रमाउन सक्छन् यी सबै कुरा मैले सचेत र बताइदिएँ दिपाले खै कति बुझे तर सपना एक तमासले आँखा झिमिक्क नपारिकन मलाई हेरिरहेकी थिए ऊ यति खुसी देखिन्थे यी सबै ठाउँमा आफै पुगेको रोमाञ्च उसको आँखामा प्रष्टै झल्किन्थ्यो उसले मेरो आँखामा पुलुक्क हेरी अनि लजाई यति बेला हामीले जुमेर बीचको खिचेको फोटोहरूमा उसको नजर थियो दिपाले एकपछि अर्को गर्दै फोटो र भिडियोहरू सार्दै गई म त्यसै अनुरूप बयान गर्दै थिएँ मेरो हात भने सपनाको हातबाट छुट्टिने बिर्सिसकेको थियो बेला मौका हेरी सपनाको हात र अधरमा चुम्बन पनि गर्दै थिएँ तर यो चुम्बनमा बाँच्न थिएन केवल प्रेम थियो हरेक फोटोको चित्रण गर्दा गर्दै रातको बाह्र बजिसकेछ हामी सुत्ने तर्खरमा लाग्यौँ सपना र दिपा पल्लो कोठामा गए म त्यहीँ ढल्किएँ तर मलाई अझै निद्रा आइसकेको थिएन दीपक र मेरो परिचय फेसबुकको माध्यमबाट भएको थियो ऊ एकदमै भद्र र जिम्मेवार व्यक्ति समाजसेवाको भावनाले ओतप्रोत उसको र मेरो भेट धेरै कोसिस गर्दा पनि भएको थिएन दुवैजना दुबईमा कार्यरत भए पनि एकैसाथ छुट्टी नमिल्ने भएकाले करिब सात वर्ष बातचितमै मात्र सीमित रह्यौँ उसको काम अबुधाबी सर्नाले पनि यो समस्या आएको थियो आखिरमा हामीले बाधालाई पन्छारी छाड्यौँ हाम्रो भेट भयो ऊ त मैले सोचेको भन्दा कैयौँ गुणा असल रहेछ हाम्रो सम्बन्ध झन् आत्मीय बन्दै गयो मैले ऊबाट धेरै पाठहरू सिक्ने मौका पाएँ जाँदा चिया तयार भयो दुई तिन पटक त्यही आवाज दोहोरिएकाले म बिउजेर घडी हेरेँ आठ बजिसकेको रहेछ मैले दैनिक कार्य गरेर चिया लिएर कौसीमा गएँ म एक्लै थिएँ मेरा आँखाहरू झ्यालबाट देखिएका मनोरम दृश्यहरूमा सपनालाई खोज्दै थिएँ मोबाइलको घन्टी बज्यो उठाएँ हेलो घर आउने होइन उताबाट भाइको आवाज आयो भरे आउँछु साथी पनि आउँछ होला कतिजना आउने हो र एकजना मैले भने सपना टुप्लुक्क आइपुगी मेरो सम्वाद भङ्ग भयो फोन राखिदिएँ सपना पनि टुप्लोको आइपुगी मेरो सम्वाद भङ्ग भयो हजुर आज जानुहुन्छ हो उसले सोधी हो त जानै पर्यो नि तिमीले पाल्दिनौ क्यारे मेरो जवाफमा ऊ अलि लजाई र भावुक भई मेरो पनि मन भारी भयो दिपक पनि आइपुग्यो है इश्क ने तेरी दिल रुबाई में रहे तेरे इंतजार में होइन जोगवीर आज तिमी यतै बस्यो हुन्न भोलि जाँदा हुन्न र दिपकले सोध्यो होइन दिपक चार दिन भइसक्यो आज त जसरी भए पनि जानुपर्छ बरु तिमी पनि जाऊ न मैले साथी पनि आउँछ भनेको छु खाना तयार भयो बाबु आमाले बोलाउनु भयो हिजो दोलन्साबाट ल्याएको लोकल भारे तयार गरिएको रहेछ हामीले खाना खायौँ हिजो भेटेका मध्ये दुईजना साथी आएका रहेछन् उनीहरूले दुबईमा आफ्नो लागि पनि काम खोजिदिन आग्रह गरे मैले कोसिस गर्छु भने यद्यपि म आफै दुबई नफर्कने र आफ्नै जन्मभूमिमा केही गर्ने सोचमा फर्केको थिएँ अब हामी लाग्नुपर्छ भोलि जाँदा हुँदैन र दिपकले फेरि आग्रहका साथ भन्यो होइन दिपक आजै जानुपर्छ मैले बाहिरी मनले भनिदिएँ तर मलाई दुई चार दिन अझै त्यहीँ बस्ने रहर थियो हामी तयार भएपछि मैले दिपा र सपनालाई हेरेँ दिपा उस्तै थिए सपना चाहिँ निकै निराश थिए उसको अनुहारको चमक हराए चाहिँ लाग्यो उनीहरू दुवैजना पिँढीको खाटमा बसेका थिए मैले झोलाबाट दुईवटा घडी झिकेर एउटा दिपालाई र एउटा सपनालाई दिएँ दिपाले सजिलै समाए सपना अलि अन्कनाई दुई दिनको जिन्दगीमा भोलि भेट होला कि नहोला यो मेरो तर्फबाट चिनो हुन्छ मैले हाँस्दै थापेँ कुनै दिन मेरो याद आयो भने यही घडीमा हेर्नु म तिम्रो वरिपरि घडीको सुई भनेर घुमिरहेको हुनेछु तीनवटा लेडिज घडी र दुईवटा जेन्ट्स घडी मैले दुबईबाट ल्याएको थिएँ जुन यस्तै परिस्थितिमा काम आउँथ्यो ल आमा हामी लाग्छौँ मिठो खाना खुवाउनु भयो धेरै धन्यवाद राम्ररी बस्नु होला है ल दिपा पनि राम्ररी बस्नु मैले उनीहरूसँग बिदा मागेँ सपनातिर हेरेँ उसको आँखा रसाएका थिए केही पनि बोल्न सकिनँ यी चार दिनमा ऊ धेरै परिवर्तन भयो कि जस्तो लाग्यो उसले पनि बिस्तारै टाउको हल्लाएर बिदा जनाए दीपकले बाइक स्टार्ट गर्यो म उसको पछाडि बसेँ बाइकले कति लियो सुनकोशी बजार आइपुगेपछि हामी एकैछिन रोकियौँ गाउँका धेरै मान्छेहरूसँग भेटघाट भयो दीपकले आफू जसरी भए पनि घर फर्कनै पर्ने बरु अरू कुनै दिन धुस्को नआउला भनेपछि मैले अरू दुःख दिन चाहिनँ उसलाई विदा गरेँ केही क्षणमा धुस्कुन पिस्कर जाने बस आइपुग्यो म त्यसैमा चढेँ बस खचाखच थियो सिट पाउने त कुरै भएन ढोकाको नजिकै गएँ उभिएँ बसको छत र खाली ठाउँहरू सामानले भरिएको थियो गाउँका चिने जानेका मान्छेहरू पनि थिए गाडीमा लोकबाका बजिरहेको थियो गुरुजी यो चक्का बजाउनु पर्यो हिन्दी गीत बज्यो प्यार के लिए चार पल कम नहीं गीतले मलाई एकपटक पुनः सिम्लेतिरै फर्काएर लग्यो यहाँ चार पलको कुरा छ हाम्रो त चार दिनको चिन्जान काफी समय आधा घण्टाको यात्रापछि म घर आइपुगेँ छोरो मलाई लिन रोडसम्मै आएको थियो बाबा ब्यागमा बोक्छु उसले झोला उठायो बुबा आमा श्रीमती र छोरी घरमै रहेछन् केही क्षण गफमा अल्मलिएपछि खाना खाएर म मेरो बेडरुममा गएँ बुबा टिभी हेर्दै हुनुहुन्थ्यो राधा र आमा भने भान्साको काममा व्यस्त थिए राधाले विपन्नतामा मलाई एकदमै साथ दिएकी थिए एक छोरा र एक छोरीकी आमा भएर पनि ऊ अझै पनि उत्तिकै राम्री थिए हिउँ झैँ कञ्चनमन भएकी उसलाई खोट लाउने ठाउँ कतै थिएन मनै उस्तो थिएँ यति राम्री र जिम्मेवार श्रीमती हुँदाहुँदै एउटी सोझी केटीलाई आफ्नो मायाजालमा फसाउन खोजे जो मभन्दा चौध पन्ध्र वर्षले सानी थिए पहिले जस्तै परिवारमा घुलमिल हुने कोसिस गरे तर मनै त हो सजिलै कहाँ मान्थ्यो र जब राधा भान्सामा र केटाकेटी आँगनमा हुन्थे तब म झ्यालबाट दूरबिनको लेन्स सिम्लेतिर सोझ्याउँदै जुम गर्न थाल्थेँ धेरै दिनसम्म मैले दूरबिनबाट सपनालाई हेरिरहेँ ऊ हरेक दिन दीपकको घर आउँथे यताउति हिँड्थे अनि खाटमा बसेर घडीमा यसरी हेर्थे कि लाग्थ्यो ऊ घडीको सुईमा मलाई नै खोजिरहेकी छिए मलाई आफ्नो हरकतप्रति ग्लानी भयो गाउँकी एउटी सोझी केटीको मनमा अनेक सपना देखाएँ जुन सधैँ अधुरो हुनेवाला थियो चर्याममा एक्कासी केही फुटेको आवाज आयो म आवाजतिर दौडेँ मैले मरिना मलमा बाहन्न सय दिराममा किनेको क्यानन ब्यानोकुलर दुर्बिन जुन दराजमाथि राखेको थिएँ मेरो तीन वर्षीय छोरीले झिक्न खोज्दा खसेर फुटेछ छोरीलाई गाली गराउँछै लाग्यो हेरेँ ऊ पहिले डराएकी थिए केही भनिन छोरीलाई उठाई अङ्गालोमा बोकेँ उसको डर हरायो अब सपनालाई हेर्ने एउटै माध्यम पनि भुइँमा टुक्रा टुक्रा भएर छरिएको थियो उसँग फेसबुक र मोबाइल केही पनि थिएन एकैछिन मन खल्लो भयो फेरि ठिकै लाग्यो छोरीद्वारा ईश्वर नै आएर दूरबिन फुटाए चाहिँ लाग्यो सम्भावित जोखिमबाट परिवार सुरक्षित भएको महसुस गरे मोबाइलको घन्टी बज्यो उठाइकन फेरि बज्यो उठाइन कसैले हल्लाए चाहिँ लाग्यो अनि उठे ओ जोगी ड्युटी जानु पर्दैन एकछिन अलमल्ल परे सँगै रुममा बस्ने साथी मानकाजी पो रहेछ मोबाइल हेरेँ नौवटा मिस कल रहेछ सबै रतिरामको साबिकको ड्युटी टाइममा भन्दा धेरै ढिला भइसकेछ यतिन्जेलसम्म सपनामा पो रहेछु उफ कस्तो सपना कति मिठो सपना हतार हतार तयार भएर ड्युटीतिर लागेँ सने पहा की ना सम्वेकमा अहिले तपाईँले सुन्नुभएको कथाको शीर्षक थियो सपना जोगवीर भण्डारीको हामीले यो कथा वाचन गर्यौं जोगवीर भण्डारीले साहित्यिक नाम जोगवीर चन्द्र मोटे राख्नुभएको छ उहाँ दुई हजार एकचालिस साल फागुन छ गति जन्मनु भएको धुस्कुन गाविस वडा नम्बर सात सिन्धुपाल्चोक उहाँको जन्मस्थान हो र सन् दुई हजार दसबाट उहाँ दुवैमा सवारी चालकका रूपमा कार्यरत हुनुहुन्छ उहाँको रूचि साहित्य लेखन गायन अभिनय र समाजसेवामा रहेको छ श्रुति सम्वेगमा सपना कथाको वाचन कस्तो लाग्यो हामीलाई प्रतिक्रिया दिनुहोला SHRUTI Shruti at UNN dot com dot NP हाम्रो ठेगाना रहेको छ हवस् त अर्को दिन अर्को कुनै गद्दी लिएर आउनेछौँ तबसम्मका लागि प्राविधिक साथी सङ्घर्ष विष्ट र म अच्युत घिमिरे श्रुति सम्वेकबाट विदा हुन्छौँ नमस्कार शुभरात्री